नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना शुरू भएको छ दशरथ रंगशालाको कवड हलमा छवटा बुथमा कड़ा सुरक्षाका बीच मतगणना शुरू भएको छ एउटामा पदाधिकारी र पाँचवटामा केन्द्रीय सदस्यको मतगणना भएको एमाले जनाएको छ पदाधिकारीको नतिजा आज बेलुकीसम्ममा आउने सम्भावना रहेको छ मतदान भ्रिकुटी मण्डपमा भए पनि मतगणना दशरथ रंगशालामा भएको छ एमालेको नौ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि देशभरिका दुई हजार एक सय छयत्तर जना प्रतिनिधि मध्ये दुई हजार एक सय बाहन्न जनाले मतदान गरेका छन् पदाधिकारी सहित एक सय अन्ठाउन्न सदस्यका लागि तीन सय पैंतिस जना चुनावी प्रतिस्पर्धामा रहेका छन् चुनावी प्रतिस्पर्धामा माधव कुमार नेपाल र केपी शर्मा ओलीको अलग अलग प्यानल छ भने सत्र जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छनृ आगामी वर्ष आर्थिक वर्षको बजेट आउने आज आउने भएको छ आज अपरान्न चार बजे अर्थमन्त्री डाक्टर रामशरण महतले व्यवस्थापिका संसदमा बजेट पेश गर्नुहुनेछ राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि पाँच खर्ब छयानब्बे अर्ब रूपैयाँको सीमा दिए पनि बजेटको आकार सीमा भन्दा झण्डै पन्ध्र अर्ब बढ्ने भएको छ यो वर्षको बजेटमा हुने बचत राम्रो वैदेशिक सहयोगको प्रतिबद्धता र राजस्व बढ्ने सम्भावनाका कारण स्रोत बढेकाले बजेटको आकार छ खर्ब दश अर्ब भन्दा माथि जाने देखिएको अर्थ सचिव युवराज भूषालले जानकारी दिनुभएको छ सभासदले सिधै खर्च गर्न पाउने गरी पाँच करोड़ मागेपछि लामो समय छलफलमा रहेको अर्थ मन्त्रालयले सभासदहरूको माग सम्बोधन गर्न बीचको बाटो निकालेको छ सभासदको मागलाई सम्बोधन गर्ने गरी एउटा निर्वाचन क्षेत्रमा कम्तीमा पाँच करोड़ जाने व्यवस्था मिलाइएको सचिव भूषालले जानकारी दिनुभएको छ त्यसको खर्च भने सभासदले सिधै नगरी सरकारी निकायले गर्ने बताइएको छ तर योजना निर्माण र अनुगमनका लागि सम्बन्धित निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सभासदको समय जगतमा जिल्लाका समानुपातिक सभासद रहेको समिति बनाउने व्यवस्था बजेटमा गर्न लागि पनि सचिव भूषालले बताउनु भएको छ यसो गर्दा योजना कार्यान्वयनमा सभासदको सहभागिता पनि हुने र तलदेखि सिफारिश भएर आएका योजनाले बजेट पनि पाउने भएकाले बीचको बाटो खोजिएको उहाँले बताउनु भएको छ सभासदले प्रत्यक्ष खर्च गर्ने गरी यस अघिदेखि पाउँदै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको दस लाख रूपियाँलाई यसपटक पनि निरन्तरता दिइनेछ यस्तै बजेटले कृषि जलविद्युत पर्यटन लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ कृषि व्यवसायमा लाग्न चाहने विदेशबाट फर्किएका युवालाई प्रोत्साहित गर्न सहुलियतपूर्ण ऋण तथा अनुदानको समेत व्यवस्था गर्ने अर्थ सचिव भूषालले बताउनु भएको छ प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ आठ दिन लगातार गरिएका पाँचवटा रेडियोथेरापी चिकित्सा पछि चिकित्सापछि एक्सरे रिपोर्टमा फोक्सोको सेतो दाग निकै घट्दै गएको छ प्रधानमन्त्रीसँगै रहनुभएका डाक्टर करवीरनाथ योगीका अनुसार प्रधानमन्त्री कोइराला फोक्सोको क्यान्सरबाट मुक्त हुनुभएको छ उपचार सिद्धिए पनि संक्रमणबाट बचाउन प्रधानमन्त्रीलाई कम्तीमा एक साता न्यूयोर्कमै राखिने बताइएको छ दौड़धूप भेटघाट एवं व्यस्तताले काठमाण्डुमा संक्रमण हुने डरले केही दिन अमेरिकामै आराम गरेर स्वदेश फिर्ता हुने तयारी भएको छ रेडियोथेरापी पछि प्रधानमन्त्रीको खोकी घट्दै गएको ज्वरो र श्वास प्रश्वासको समस्या पनि नदेखिएको चिकित्सक योगीले जानकारी दिनुभयो आदिकवि भानुभक्त आचार्यको दुई सय एकौं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ भानु जयन्तीका अवसरमा काठमाडौँ पोखरा लगायत देशका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरिएका छन् सरकारले आदिवासी भानुभक्त आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गठन गरी देशका विभिन्न ठाउँमा भानु जयन्ती मनाउँदैछ नेपाल बाहेक भारतको दार्जीलिङ सिक्किम असाम लगायत ठाउँमा पनि भानुभक्तको व्यक्तित्व र कृतित्वका चर्चा गर्दै विभिन्न कार्यक्रमको आयोजना भएको छ विक्रम सम्बत अठार सय एकहत्तर असार उनातिस गते तनहुको चुन्दी रङ्घामा आचार्यको जन्म भएको थियो संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा लेखेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्वपूर्ण योगदान गर्नु भएको छ उहाँका प्रश्न उत्तर भक्तमाला रामगीत जस्ता उत्कृष्ट कृति र फुटकर कविता पनि उत्तिकै चर्चित छन् राष्ट्रसंघीय सुरक्षा परिषदले युद्ध युद्धविराम गर्न इजरायल र प्यालेस्टाइनलाई आग्रह गरेको छ सुरक्षा परिषदका पन्ध्र राष्ट्रहरूले सो क्षेत्रमा तनाव कम गरी शान्ति बहाली गर्न दुवै पक्षलाई वार्तामा बस्न भनेको छ इजरायली हमलामा गाजा क्षेत्रमा मर्नेको संख्या बढ्दै गएपछि सुरक्षा परिषदले पहिलो पटक यस्तो आग्रह गरेको हो पाँच दिन यताको हमलामा मर्नेको संख्या एक सय छप्पन्न नागिसकेको छ र विश्वकपको उपाधिका लागि आज राति जर्मनी र अर्जेन्टिना बीच खेल हुँदैछ यी दुई टिमको बीचको खेल ब्राजिलको रियो द जिनेरियोको मराकाना स्टेडियममा नेपाली समयअनुसार राति पाउने एक बजे हुनेछ विश्वकपको उपाधि नजिक पुग्ने क्रममा जर्मनीले सेमी फाइनलमा आयोजक ब्राजिललाई सात एकको अन्तरले हराएको थियो भने अर्जेन्टिनाले नेदरल्याण्डसलाई चाई ब्रेकरमा चार दुईले हराएको थियो यो विश्वकप जर्मनीले जितेमा ऊ दक्षिण अमेरिकामा विश्वकप उपाधि उचाल्ने पहिलो युरोपेली टिम हुनेछ विश्वकपको अहिलेसम्मको उन्नाइस संस्करण मध्ये युरोपले दस पटक र दक्षिण अमेरिकाले नौ पटक जितेका छन् यस पटक अर्जेन्टिनाले जितेमा दक्षिण अमेरिकाले विश्वकप उपाधिमा युरोपसँग बराबरी गर्नेछ जर्मनीले सन् उन्नाइस सय चौन्न उन्नाइस सय चौरात्तर र उन्नाइस सय नब्बे गरी तीन पटक र अर्जेन्टिनाले उन्नाइस सय अठहत्तर र उन्नाइस सय छयासीमा गरी दुई पटक विश्वकपको उपाधि जितेको छ यी दुई टीमबीच विश्वकप फुटबलको फाइनलमा हुन लागेको यो तेस्रो भेट हो सन् उन्नाइस सय छयासीमा अर्जेन्टिनाले जर्मनीलाई हराएर उपाधि जितेको थियो भने सन् उन्नाइस सय नब्बेकोमा अर्जेन्टिनालाई हराएर जर्मनीले उपाधि जितेको थियो यसअघि सन् दुई हजार दसको क्वार्टर फाइनलमा यी दुई बीच भएको खेलमा जर्मनी चार शून्यले विजयी भएको थियो यसैबीच बिहान भएको विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानको खेलमा नेदरल्याण्ड्स विजयी बनेको छ ब्राजिललाई तीन गोलले हराउँदै नेदरल्याण्ड्स तेस्रो स्थान हासिल गर्न सफल भएको हो हौस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार Yes